नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँको आफ्नै साथी दिवस मगर तपाईँले तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जनसुकै कुनामा हरेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी साताको सोमबार अपरान्ह चार बजेको अर्पण खबरपछि करिब करिब हामी पाँच बजीसम्म आउने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहसमा र अब भने कार्यक्रमको एउटा सुरुवातमा मिठो साङ्गीतिक आवाज सुन्छौँ यो साङ्गीतिक आवाजपछि फेरि उपस्थित हुने नै छौँ कति मिठो छ तिम्रो बोली सुनिरहँछै लाग्ने कति मिठो छ तिम्रो शब्द सङ्घालिरहँछै लाग्ने तिमीप्रति मेरो प्रेम भएर नै तिम्रो बोली मलाई मिठो लागेको हो त के तिमीप्रति कुनै सम्बन्ध छ किन सधैँ तिम्रो बारेमा मात्रै सोचिरहन मन लाग्छ पहिला पहिला कहिले नसोच्ने तिम्रो बारेमा अचेल औधी धेरै सोच्न मन लाग्छ कहिलेकाहीँ तिमी हाम्रो घरको बाटोमा हिँड्दा साथीसँग गुच्चा खेलिरहेको म तिमीलाई देख्ने उत्तिकै लाजले दौडेर घरभित्र पस्थे अनि ढोकाको पालबाट तिमीलाई लुकेर हेर्थे तिमी पनि यसो हाम्रो घरतिर मुन्टो फर्काएर हेरिदिन्थ्यौ अनि म लाजले भुतुक्कै हुन्थे अनि तिमीलाई आफ्नो साइकल चलाएर हाम्रो घर हुँदै अलि पर पुग्थ्यौ दौडेर तगारोसम्म आएर तिमीलाई हेरिरहन्थे तिमी स्कुलमा हेरिरहन्थे बस तिमीलाई नै हेरिरहन्थे बाटैमा घर छ कुनै दिन पस गुन्द्री र कामलो पिँढीमा जे छ तानेर है भनेकै थिए बाटैमा घर छ कुनै दिन पसा र कम्लो पिँढीमा जे छ तानेर बस है तानेर बस है टेकेर गयो बोल्दानी नि बोलिनु केलु कैला थियो पटुकी भित्र त्यो पनि खोलिनु आगले आज टेकेर गयो बोल्दा नि के लुकाइला थियो पटुकी भित्र त्यो पानी खोलिन स्कुलमा पनि सबैभन्दा बढी म तिमीलाई नै हेर्ने गर्थेँ तिमी अगाडिको बेन्चमा बस्थ्यौ म भने पछाडिको बेन्चमा सरले कक्षामा पढाइरहँदा पनि तिमीले कहिलेकाहीँ हाम्रो बेन्चतिर फर्केर हेरिदिन्थ्यौ अनि म लासले भुतुक्कै हुँदै तिमीलाई नै हेर्न छोडेर कपीमा के के लेख्थेँ लेख्थेँ फेरि आफ्नो टाउकोलाई बिस्तारी उठाएर तिम्रो बेन्चतिर हेर्थे तिमी भने सरले पढाइरहेको कुरालाई कपीमा सारिरहेको हुन्थ्यो कहिलेकाहीँ तिमीले पनि कक्षामा मलाई हेरिदिँदा मैले मात्रै होइन तिमीले पनि मलाई माया माया गर्छौ जस्तो लाग्छ तिमीलाई प्रेम प्रस्ताव राख्छु भनेर कति प्रेम पत्र कोरे तर कति तिमीलाई लगेर दिन पनि सकिनँ एक दिन त जी पर्ला पर्ला भनेर रातभरि एउटा प्रेम पत्र कोरे स्कुल जा स्कुल जाने पाइटको गोजीमा हालेर स्कुल गए अरू दिनहरूमा स्कुल जाँदा केही डर नलाग्ने मलाई त्यो दिन भने निकै नै डर लागिरहेको थियो कसरी तिमीलाई त्यो पत्र लगेर दिने हो भनेर हिन्दी सिनेमामा सिनेमाका हिरोहरूले हिरोइनलाई प्रेम प्रस्ताव राख्दा हिरोइनले त्यो प्रेम प्रस्तावलाई टुक्रा टुक्रा गरी च्यातेर हिरोलाई एक थाप्पड हानी तेरो घरमै मा बेहेन नै भनी च्यातेको पत्र हिरोको मुखमा हानेर गएको त्यो सिनेमाको झलक पनि मनमा आइरहेको छ पहिला जसरी नै कक्षाको पछाडिको बेन्चमा गएर बसे अनि तिमी अझै स्कुल आएको रहेनौ उसको सबै साथीहरू कक्षामा पसिसकेको थियो तर तिमी भने अझै कक्षामा आएको थिएनौ घन्टी बजेर कक्षामा पसिसक्दा पनि तिमी भने अझै कक्षामा आएको थिएन लाग्यो तिमी आज स्कुल आउँदिनौ जस्तो छ त्यो पत्रलाई आफ्नै गोजीमा राखेर लिएर घर आए र भोलिको दिनमा पनि त्यो पत्र पाइटको गोजीमा हालेर स्कुल गए त्यो दिन पनि म अलि ढिलो कक्षामा पुगेको थिएँ कक्षामा सर पसिसक्नु भएको रहेछ र सरलाई मे आई कमिन सर भनेर भित्र पसे र पछाडिको बेन्चमा तिम्रै बेन्चतिर हेर्दै नहेरी पछाडिको बेन्चमा गएर बसेँ र सरले हाजिर गरिसक्नु भएको रहेछ म उसको बेन्चतिर हेरेँ तर उसलाई अझै बेन्चतिर मैले देखिनँ र साथीहरूसँग झगडा भएर अन्तै बेन्चमा बसेको छौ कि भनेर सबै बेन्चतिर हेरेँ तर तिमीलाई कुनै बेन्चमा देखेनौ र भनी ल्याएको प्रेमपत्र फेरि घर लिएर गए तिमीलाई प प्रेमपत्र दिन्छु भने स्कुल लिएर जान्थे र स्कुलमा तिमी कहिले आएको देख्थेनौ र तिमीलाई चार पाँच दिनदेखि तिमी बिरामी भएर स्कुल नआएको देखेर निकै नै नरमाइलो लाग्यो तिम्रो साथीहरूलाई सोधे तिमी त सिकिस्त बिरामी भएर घरमा बसेको छौ रे त्यो कुरा सुन्दा एकाएक रिङ्गाटो चलेर आयो र घरमा पुरै कक्षा नपढिकन घर फर्के र एकाएक किताब ओछ्यानमा फालेर त्यसपछि म ओछ्यानमा पुरै निदाएछु थाहै भएन मलाई छैन भन्ने खबर पाएँ मैले तिमलाई सन्चो छैन भन्ने खबर पाए मैले भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले मेरै साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला दुःख पर्दा टाढा नगई झनै नजिक सर्थे होला साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला दुःख पर्दा टाढा नगई झनै नजिक सर्थे बेलुका आमाले साँझ सात बजेतिर खाना खान बोलाउने बेलामा बल्ल बिउजे खाना खानै मन लागेको थिएन आमाले साह्रै कर गरेर आमाको मन भए पनि बुझाउन थोरै खाना खाएर फेरि ओछ्यानमा गएर पल्टे उनकै बारेमा केही कुरा सोच्दै थिए कति बेला भुसुक्कै निधाएछु थाहै भएन म पनि दुई चार दिन स्कुलै गइनँ अलि सन्चो भए जस्तो भयो स्कुल नगएको पनि आज चार दिन भइसकेछ पाँचौँ दिनमा स्कुल गएँ र पहिलाको जसरी नै पछाडिको बेन्चमा गएर बस बसे त्यो दिन ऊ स्कुल नआएको त्यो दिन ऊ पनि स्कुल आएको रहेछ धेरै दिनपछि उसलाई देखेर मन मनै खुसी लागेर आयो अनि भगवान्सँग प्रार्थना गर्दै भने बरु बिरामी परे पनि मलाई नै बिरामी बनाऊ बरु उसलाई कहिले पनि बिरामी नबनाऊ भन्दै भगवान्लाई मनमनै भने र सरले कक्षामा पढाइरहनु भएको थियो म भने उसलाई एकहोरो हेरिरहेको थिएँ उसले पनि थोरै आफ्नो मुन्टोलाई पछाडि फर्काएर हाम्रो बेन्चतिर हेर्दा भने उसलाई हेरिरहेको आँखालाई तल आफ्नो बेन्च मुनि हेर्न पुग्थे मसँग कहिले पनि आँखा जुदाएर हेर्न सक्दिनथे त्यस त्यसरी नै उसले मलाई हेर्दा मैले जति नै उसले पनि मलाई माया गर्छ जस्तो लाग्छ र उसले पनि मलाई आएर म तिमीलाई माया गर्छु भने त म पनि तिमीलाई माया गर्छु भनिदिन्थेँ नि के प्रेम प्रस्ताव केटाले मात्रै राख्नुपर्छ र केटीले पनि त हुन्छ नि भन्दै मनमा नै सोचे फरक पर्दछ जिन्दगी मेरो माया एकहोरो मायाले मलाई कति परिवर्तन बनाएको छ एकहरू त भन्नुपर्छ नि तिमीलाई कहिले गएर मन पराउँछु भनेर भन्न सकेको छैन न त पत्र कोरेर लगेर दिन नै सकेको छु पहिला पहिला स्कुल जान भनेपछि बिरामीको नाटक गर्ने म अचेल सधैँ स्कुल जान पाए नै हुन्थ्यो जस्तो लाग्छ बेलुका हामी सबै खाना खान बसेको थियौँ घरमा फर्सीको साग पकाएर अलि मिठो तरकारी पकाउनु पर्छ नि भन्दै आमासँग झगडा गरिरहेको थिएँ म त्यही सागसँग भए पनि थोरै खाना खाइरहेको थिएँ एक दिदीले जान्छ तलाई सरूले मन पराउँछ कि क्या हो आज सरूलाई भेटेको थियो तेरो बारेमा मात्रै कुरा गरिरहेको थियो त्यही भएर तलाई सोधेको भन्दा म एकाएक झस्किएँ त्यो कुरा भन्दा सबैजनाले खाना खानै छोडेर मलाई नै हेऱ्यो अनि म लाजले भुतुक्कै भए अनि घोसे मुन्टो लगाएर भातलाई मुछी मात्रै रहे त्यो कुरा दिदीले सबैजनाको अगाडि भनेकोमा दिदी देखेर रिस उठेर आयो बाहिर जतिसुकै रिस आए जस्तो गरे पनि मनभित्रभित्र चाहिँ एकदमै खुसी लागेर आएको थियो अनि अघि भर्खरै खान्न भनेको नमिठो तरकारी भनेर फालेको खाना पनि दुई थाल खाइदिए मनमा नै सोचे साँच्चै नै मैले मात्रै होइन तिमीले पनि मलाई माया गर्दो रहेछ मेरे जिउने मर्ने चाहना छ मेरो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ यो मिठो साङ्गीतिक आवाज कार्यक्रम आधुनिक यात्राको यो कथालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र र कार्यक्रममा आज हामीले यो कार्यक्रम गीती कथामा प्रस्तुत गरेका थियौँ यी आँखामा तिमी छौ प्रेम परिवारको सुमधुर आवाजमा सजिएको गीती कथा कथालाई पहिलो प्रथममा दिएको थियो भने दोस्रोमा दिएको थियो यस कुमारको भनेकै थिए बाटैमा घट्छ भन्ने गीतलाई हामीले यस कुमारको गीतलाई पनि गीती कथामा समावेश गरेको थियो त्यस्तै गरी तिमीलाई सन्चो छैन भन्ने गीत दिपक लिम्बूको आवाजमा सजिएको गीतलाई पनि हामीले आजको कथामा समावेश गरेको थियो त्यस्तै गरी एउटा मान्छेको मायाले कति फरक पार्दो रहेछ जिन्दगीमा भन्ने नारायण गोपालको गीतलाई पनि हामीले गीती कथामा समावेश गरेको थियो त्यस्तै गरी तिमीसँगै जिउने मर्ने चाहना छ मेरो प्रेम परिवार अनि रजिना रिमालको सुमधुर आवाजमा सजिएको यो गीतलाई पनि हामीले गीती कथामा प्रस्तुत गरेका थियौँ आजको गीती कथा पठाइदिनु हुने राज पौडेलाई धेरै धेरै धन्यवाद उहाँले हामीलाई माया गरेर कार्यक्रम आधुनिक यात्रा व्यवसायमा गीती कथा पठाइदिनु भयो त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद तपाईँ पनि आफ्नो कथा पठाउन चाहनुहुन्छ र रेडियो मार्फत सुनाउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर हामीलाई फोन गर्न सक्नुहुनेछ र तपाईँको गीतिकथा अर्को हप्ताको कार्यक्रममा हामी वाचन गर्नेछौँ र आजको गीती कथा कार्यक्रम आधुनिक यात्रा भने पनि हामी आधुनिक गीतलाई मात्र कार्यक्रममा समावेश गरिँदैनौँ र पुरै गीतहरूलाई कार्यक्रममा समावेश गरिन्छ यदि तपाईँ गीती कथा पठाउन चाहनुहुन्छ भने शून्य पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आउन सक्नुहुनेछ कार्यक्रम गीती कथा सुनेर साथ दिनुभयो र तपाईँलाई धेरै धेरै धन्यवाद र गीती कथा पठाइदिनु हुने राज पनि आभार व्यक्त गर्दै र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म